नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा सूचना तथा संसार मन्त्री माधव प्रसाद पौडेलले दलहरूलाई सरकार हस्तान्तरण गर्न आतुर रहेको बताउनु भएको छ देवघाटमा आज कुलपूजामा आउनुभएका पौडेलले नागरिकले दलहरूलाई प्रष्ट म्यान्डेट दिएकाले उनीहरूले छिटो सरकार गठन गर्नुपर्ने बताउनुभयो चुनावका लागि बनेको सरकारको काम र समय सकिएको बताउँदै उहाँले अब सरकार दलहरूकै नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो सरकार अहिले लङ्गडो हाँसको लङ्गडो हाँसको जस्तो अवस्थामा रहेकोले कुनै पनि काम गर्न नसक्ने भन्दै पौडेलले देश विकासका लागि दलहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो सरकारका प्रवक्ता समेत रहनुभएका पौडेलले देश विकास र संविधान निर्माण गर्ने अधिकार पाएका दलहरूले संविधान बनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो नेपाली कंग्रेसका नेता नरहरी आचार्यले कंग्रेसले अन्य दललाई पनि सँगै समेटेर लैजाने प्रयास गरिरहेकाले सरकार गठनमा ढिलाइ भएको बताउनु भएको छ नेपाली कंग्रेसको काठमाडौँ वडा नम्बर तीनले आज महाराजगंजमा गरेको कार्यक्रममा आचार्यले कंग्रेसको लक्ष्य सरकारमा जाने नभएर जनचाहना बमोजिम लोकतान्त्रिक संविधान बनाउनु रहेको प्रश्न पार्नुभयो सबै दलहरूको सहभागितामा सरकार गठन गर्नु कंग्रेसको प्रमुख दायित्व रहेको बताउँदै नेता आचार्यले सबैसँग छलफल जारी रहेको पनि बताउनुभयो पूर्वी सुतोनको लोथर गाविस करिब पाँच बिघा जग्गामा लगाइएको गाँजा खेती आज प्रहरीले नष्ट गरेको छ इलाका प्रहरी कार्य भण्डारा र सशस्त्र प्रहरी बल गढीमाईगढ भण्डाराका टोलीले लोथर गाविसको ढिटारमा पाँच कट्ठा चात्रङमा चार बिघा र गुन्थलीमा एघार कठामा व्यावसायिक रूपमा लगाइएको गाँझा नष्ट गरेको हो संविधान सभा निर्वाचनको बेला निर्वाचनको सुरक्षाको लागि पुगेका सुरक्षाकर्मीले गाँझा खेती गरेको देखेपछि त्यहाँ पुगेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिनुभयो सो क्षेत्र पूर्वपश्चिम राजमार्गबाट करिब दुई घण्टाको पैदल दूरीमा पर्दछ चीनलाई टक्कर दिने उद्देश्यले जापानको मन्त्री परिषदले राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ रणनीति पारित गरेको छ रणनीतिमा पाँच वर्ष पाँच वर्ष सैन्य सुदृढीकरण योजना र दस वर्ष रक्षा आचार संहिता समावेश गरिएको छ नयाँ रणनीति अनुसार पाँच वर्षमा रक्षा खर्चमा दुई दशमलव छ प्रतिशतको वृद्धि हुनेछ आफ्नो स्वामित्व दावी गर्दै आएको विवादित टापुहरूको सुरक्षालाई केन्द्रित गरी आउँदो पाँच वर्षमा जापानले ड्रोन र सैन्य विमान तथा गाडी खरिद गर्नेछ भने नयाँ जल तथा स्थल सैन्य फोर्स गठन गर्नेछ जापानको नयाँ सुरक्षा रणनीतिलाई सैन्यको बढ्दो क्षेत्रीय दावी र बढ्दो रक्षा खर्चप्रति लक्षित गरिएको छ चीनले हवाई क्षेत्र तथा समुद्रको माध्यमबाट इस्ट चाइना सी र साउथ चाइना सी लगायतका क्षेत्रमा सुघोषित रूपमा आफूलाई बलियो देखाउन खोजेको र स्थापित अन्तर्राष्ट्रिय मान्यताको विरुद्धमा रहेकाले उसलाई टक्कर दिनको लागि रक्षा क्षमता विस्तारमा जापानले जोड दिएको छ प्रधानमन्त्री सिन्जोभेले नयाँ रणनीति प्रष्ट र पारदर्शी रहेको दावी गर्नुभयो एक दिवसीय विश्वकप सनोट क्रिकेटको तयारीका लागि नेपाली टोली श्रीलङ्का प्रस्थान गरेको छ टोलीका सदस्य फास्ट बोलर सोम पालकाबी भने अन्य खेलाडीहरूसँगै श्रीलङ्का जान पाइनन् भिसा आउन समय लागेकाले सोम पाल अन्य खेलाडीहरूसँग जान नसकेको नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेले बताउनुभयो नेपाली टोलीले दस दिने श्रीलङ्का बसाएका क्रममा चार अभ्यास खेल खेल्नेछ त्यसपछि न्युजिल्याण्ड पुगेर नेपाली टोलीले आफ्नै व्यवस्थापनमा चार अभ्यास खेल खेल्नेछ भने आइसिसीले नामेबिया र केन्यासँगको अभ्यास म्याच खेलाउनेछ एक दिवसीय विश्वकप छनौटमा नेपालले युए स्कटल्याण्ड हङकङ र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ हौस पुरानो चार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार